कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज उज्यालो नाइन्टी नेटवर्क कार्यक्रमको अजर अमर गीतहरू श्रृंखला अन्तर्गत यो प्रस्तोता प्रकाश सामीको नमस्कार करिब चौध वर्षपछि रेडियोको यो तरंगमा कालजै नेपाली गीतहरूको सार्थक प्रस्तुति अजर अमर गीतहरू लिएर आज म उपस्थित भएको छु प्राविधिक मित्र सशिन्द्र गौतमका साथमा सन्दीपका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन सम्झना हुन्छ ठिक एक वर्ष अघिको त्यो रातको जति बेला मेरा अगाडि प्राविधिक मित्र शशीन्द्र गौतम हुनुहुन्थ्यो र नेपथ्य सहयोगी सुफल काफ्ले गीतहरू चयन गर्नुभएको थियो करिब नौवटा गीतहरू संग्रहण गरेर म माइक्रोफोन अगाडि आउनुभन्दा अगाडि मलाई मेरा मित्र अच्युत घिमिरे बुलबुलले कार्यक्रमलाई सघाउनका निम्ति मलाई सुफल काफ्लेसँग भेटाइदिनु भएको थियो ती सबै सम्झनाहरूसँग जोडिएको यो मेरो एक वर्षीय श्रृंखलाको यो आज एक सय उनासाठी अंक हो उज्यालो नाइन्टी नेटवर्कको परिसरभित्र श्रद्धेय मित्र गोपाल गुडागाईले आग्रह गर्नु भएपछि यो कार्यक्रम शुरू भएको थियो र त्यसै गरी मित्र कृष्ण गुडागाई मन्टेश्वरी राज भण्डारी सबैको स्नेह र धेरै मित्रहरूको अपार माया र स्नेहले यो कार्यक्रम यहाँसम्म ल्याइ पुर्याउन सार्थक र सफल रह्यो नेपाली गीत संगीतलाई माया गर्ने यस नेटवर्कभित्रको एउटा अभिलाषा र अभिप्सा अनुरूप अजर अमर गीतहरू आज एक सय उनासठौं श्रृंखलामा पुगिसकेको छ यहाँहरूको शुभकामना सद्भाव र स्नेहका लागि र नेपाली संगीतलाई माया गर्ने सुदीजनहरूको सम्पूर्ण साथ र सहअस्तित्वका लागि आजको कार्यक्रमको शुरूआतमा पोहोरकै कार्यक्रमको पहिलो अंकमा बजेको पहिलो गीत फतेमान राज भण्डारी अम्बर गुरूङको स्वर अम्बर गुरूङको संगीत गद्य कविताका पिता गोपाल प्रसाद रिमालको शब्दम निशान रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिउँदो र गरी अटल यो झुटे यो कहिले यो कहिले जङ्गी निशान हाम्रो हिमाल जय अटल यो यो कहिले लत्रे यो कहिले निशान हाम्रो यो जन्मदै जगतमा कैयौँ प्रहार आए साम्राज्य दुई हारे हारे नशान रातो चन्द्र सूर्य जङ्गी निशान हाम्रो तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो जबसम्म चन्द्र सूर्य आकाशमा रहन्छ तबसम्म हुन्छ नै रातो रगत यो यसरी छन् साधु जो जो यहाँ जगतमा सबको शरण दलियो आजको कार्यक्रमलाई सबभन्दा पहिला शुभकामना पठाउनु भएको छ रश्मि अमात्यले आजको कार्यक्रमलाई पर्खिएकी छु अब भोलि यो कार्यक्रम अझै सफल र सार्थक हुँदै जाओस् यसपालि काठमाडौँको आगमनमा यो कार्यक्रम सुन्ने मौका मिलेको छ भनेर लेख्नुभएको छ भने केशव शाहजीले लेख्नुभएको छ अजर अमर गीतको पहिलो वार्षिक जयन्तीको हार्दिक शुभकामना अब दोस्रो वर्षको कार्यक्रमले हामीलाई पुराना रचनाहरूबारे अझै पहिलेको भन्दा रूचि दिलाउने आशा राख्दछु हार्दिक धन्यवाद र शुभकामना भनेर लेख्नु भएको छ फेसबुकमा हामीलाई धेरै शुभकामनाहरूमध्ये पहिलो पंक्ति म यहाँ उदेत गर्न चाहन्छु राजेश्वर उदयको इतिहास बनेछ विगत बनेछ मेरो अजर अमर गीतहरू यति विघ्न प्रीत बसेछ छुट्टिन कठिन भएछ कल्पना भन्दा परको अनायास एकै पटक यस वर्षको आज अन्तिम श्रृंखला पढ्दा साँच्चै प्रियसीसँग प्रीत बस्न नपाउँदै अलगिनु पर्यो आज के सुन्नु अब उपाय के नै रह्यो र डाउनलोड गरिएको पुरानो श्रृंखलाहरूलाई पुनः सुन्नु सिवाय कसलाई भनौं फेरि भेट्न कहाँ पाइएला अब धन्यवाद प्रकाश दाजु सशिन्द्रजी सुफल काफ्लेजी दिनेश निरौलाजी सन्दीपजी स्तरीय प्रसारण र स्मरण योग्य कार्यक्रमको लागि साइनो गाँच्ने अवसर दिनुभयो उज्यालो नाइन्टी नेटवर्क र टीमलाई आभारका साथ कृतज्ञता ज्ञापन गर्दछु भनेर उहाँले लेख्नु भएको छ भने विनय लिम्बु किराँतले नमस्कार सर सबै गीतहरू अति राम्रा छन् सुन्न हतार भयो भनेर लेख्नु भएको छ आजको कार्यक्रममा बज्ने गीतहरू आज दिउँसै फेसबुकमा यो अपडेट भएको हुनाले धेरैलाई गीतका बारेमा पनि जानकारी भएको छ त्यसै गरी हाम्रा धेरै मित्रहरूमध्येले यो कार्यक्रमलाई निरन्तर बनाउन आफ्नो किसिमबाट के कस्तो सहयोग गर्न सकिन्छ जिज्ञासा पनि राख्नु भएको छ तर कार्यक्रमलाई यति समृद्ध बनाउन वा सफल बनाउन यहाँले सुनेर मात्र होइन नेपाली गीत संगीतलाई खोजेर र सम्भव भएसम्म ती गीत संगीतलाई रेडियोको सामग्रीमा संकलनमा ल्याइ भयो भने हामी अत्यन्त आभार व्यक्त गर्नेछौ प्राध्यापक डाक्टर सनत कुमार अवस्थी लेख्नुहुन्छ अजर अमर गीत यात्राको सुरिलो संगीतमय अभियानले शानदार पहिलो वर्ष सम्पन्न गरेर दोस्रो वर्ष प्रवेश गरेको शुभ उपलक्ष्यमा भावगम्भीर आवाजका स्वामी प्रकाश हामीप्रति हार्दिक शुभभाव एवं समस्त सहयात्रीहरूमा शुभ अभिनन्दन सबैको जय होस् शान्तिको नित्य आराधना गर्दछु फूल झैं फक्रिने साधना गर्दछु हातमा काम होस् गाथ आराम होस् हात जोडी दुवै कामना गर्दछु सनत कुमार बस्ती जो स्वयं एक कुशल गजलकार हुनुहुन्छ र कार्यक्रम संचालक हुनुहुन्छ र कार्यक्रम सम्वर्धक हुनुहुन्छ र उहाँले पठाउनु भएको शुभकामनाका पंक्तिहरू पढ्दै गर्दा ठिक एक वर्ष अघिको त्यो रातको सम्झना हुन्छ सम्झिनुपर्ने हुन्छ सशिन्द्र गौतमलाई जो हरेक कार्यक्रमको तयारीको लागि जसरी आतुर भाव भावविह्वल र स्नेहपूर्ण भएर उपस्थित हुने गर्नुहुन्थ्यो आज उहाँको ठाउँमा सन्दीपजी हुनुहुन्छ र सन्दीपजी पनि नेपाली गीत संगीतलाई त्यति नै माया गर्नुहुन्छ जति सशिन्द्रले भावपूर्ण रूपले बुझ्नुहुन्थ्यो यी दुवै मित्रहरूका माझ अर्का एक मित्र हुनुहुन्छ प्राविधिक मित्र दिनेश निरौला जो सायम जो स्वयं संगीतको ज्ञाता गीत गणितका पारखी र खोजी अनुसन्धानमा सधैँ अनुरत रहने मित्र हुनुहुन्छ यी सबैको स्नेह र संसाथले नै अजर अमर गीतहरू यहाँसम्म आइपुगेको हो र मलाई लाग्छ हाम्रा आदरणीय स्रष्टाहरू रचनाकारहरू संगीतकारहरू जसको संरक्षण सम्वर्धन र खोजीका निम्ति यहाँ मित्रहरूले श्रोता मित्रहरूले दिनुभएको स्नेह सहयोगका लागि पनि हामी आभार व्यक्त गर्दछौं पोहोर सालको पहिलो कार्यक्रममा दोस्रो गीत बजेको थियो कुमार सुब्बा र साथीहरूको स्वरमा कर्मयोजनको संगीत मनबहादुर मुखियाको शब्दमा आजको कार्यक्रममा एउटा नयाँ खबर छ उज्यालो अनलाइनबाट नेपाल र भारत बीचको मैत्रीपूर्ण फुटबल बराबरीमा नेपालले लगातार नौ खेलमा पनि गोल गर्न नसकेपछि भारतसँगको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ भारतको पुणेमा भएको खेलमा दुवै टीमले गोल गर्न केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् नेपालले शुरूमा आक्रमक खेलेको भए पनि विस्तारै बिस्तारै भारतले नेपालमाथि दबाव बनाएको थियो तर उसले गोल गर्न भने सकेन नेपालले सन् दुई हजार तेह्रको स्याफ फुटबलमा भारतलाई दुई एकले हराएता अहिलेसम्म नौ खेल खेलेको छ र कुनैमा पनि गोल गर्न सकेको छैन भारतले आउँदो हप्ता विश्वकप छनौटको दोस्रो चरणको खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न नेपाललाई बोलाएको हो पहिलो चरणमा नेपाललाई नै समग्रमा दुई शून्यले हराउँदै भारत विश्वकप छनौटको दोस्रो चरणमा पुगेको हो यो जानकारीसँगै अजर अमर गीतहरूको आजको एक सय उनासाठीऔं अंकमा हामी पहिलो अंकको कुरा गर्दैछौ र पहिलो अंकको बारेमा चर्चा गर्दै गर्दा सखुवा साहबले लेख्नु भएको छ रातो र चन्द्र सूर्य रौं ठाडा भए रगत तात्यो यसैसँग अजर अमर गीतहरूले एक वर्ष ताती ताती पूरा गरेकोमा हार्दिक बधाई भनेर लेख्नु भएको छ यहाँलाई धन्यवाद छ त्यसै गरी हाम्रा चिरन खड्गा अमृत गुराँस सागर भण्डारी विभोर बलदेव लामिछाने रश्मीले पनि कार्यक्रमलाई शुभेच्छा पठाउनु भएको छ ट्वीटर मार्फत अल्पविराम शर्मा जो हाम्रो कार्यक्रम नियमित सुन्ने गर्नुहुन्छ उहाँले पनि शुभकामना पठाउनु भएको छ भने पत्रकार श्याम रिमालले ठाडो भाकाका गायक भेडी खर्के साइलाको उपचारका लागि आर्थिक सहयोग गरिएको छ भनेर जानकारी दिनुभएको छ र उहाँको यो जानकारीलाई पनि धन्यवाद लव मुस्ताले लिजेन्ड गायकहरूले गाउनुभएका लोकशैलीका गीतहरूलाई पनि उजागर गर्ने हो कि भनेर एउटा प्रस्ताव पनि राख्नु भएको छ यहाँलाई धन्यवाद गत वर्षको पहिलो अंक श्रृंखलाको पहिलो अंकमा हामीले चर्चा गरेका थियौं नेपाली स्वरगाथाका एक महतामयी गायिका मीरा राणाका बारेमा मीरा राणा तारा देवी नारायण गोपालसँगै नेपालबाट बनेको तेस्रो चलचित्र परिवर्तनमा पार्श्व गायिकाका रूपमा आबद्ध थिइन् त्यति बेला तिनको नाम मीरा ठाकुर थियो र त्यति बेला उनले नारायण गोपालसँग बहिनीको दया छ भने रोधी घर दाई नाच्यो नभन गीतबाट प्रवेश गरेकी थिइन् संगीतकार गोपाल योन्जन मीरा राणाको स्वरलाई रसियन जीव जस्तो भन्ने गर्थे अर्थात मीरा राणाको स्वर जस्तै खराब जस्तै गाह्रो बाटोमा पनि कुद्ने आवाज हो भनेर गोपालञ्जन प्रशंसा गर्नुहुन्थ्यो मे राणाको स्वरमा दिव्य खालिङको शब्द र संगीतमा दिव्य खालिङको नेपालमा रेकर्ड भएको यो पहिलो गीत मेरा राणाको स्वरमा पहिलो पटक यो गीत सुन्दा गायक शैलेश सिंहले मेरा राणालाई प्रणाम गरेका थिए यो गीत मेरा राणाले दिव्य घालिङको स्मृतिमा हुन लागेको सांगीतिक कार्यक्रमको प्राभ्यासमा कार्यक्रम प्रस्तुत हुनुभन्दा अगाडिको पूर्व अभ्यासका निम्ति गाउँदा शैलेश चकित भएका थिए मेरा दिदीको स्वरको उतार चढ़ाव आरो अवरो दिव्य घालिङले ठ्याक्कै बुझ्न सकेको भनेर आज यो गीतलाई प्रस्तुत गर्दै गर्दा एक वर्ष अगाडिको यो गीतको चाहिनलाई फेरि सम्झे आफूलाई आठजना डाक्टरले पनि गंगालाल हस्पिटलमा उपचार गर्न नसकेपछि पाल्पा फर्किएका राजेश्वर उदयले यो कार्यक्रमबाट आफूलाई पुनर्जीवन प्राप्त भएकोमा सुफल काफले सशिन्द्र गौतम सबैलाई स्नेहपूर्वक आभार व्यक्त गर्नुभएको छ राधेश्याम दिदाल लेख्नुहुन्छ सर हिजो पहिला त मेरो सातो नै उड्यो पछि कार्यक्रम सुनेपछि ढुक्क लाग्यो कार्यक्रमको नाम जस्तै यो प्रस्तुति पनि अजर अमर रहोस् खस्यौली एफएम मार्फत नौ पन्ध्रको इन्तजारमा छु भनेर लेख्नु भएको छ अञ्जना पौडेल लेख्नुहुन्छ nice to hear this good news sir happy anniversary भनेर सुगम तमुले पनि शुभेच्छा व्यक्त गर्नुभएको छ विनोद कुमार सिन्तान लेख्नुहुन्छ धन्यवाद बधाई छ यहाँहरूलाई एक वर्षको सफलताका साथ पूरा भई दोस्रो वर्ष प्रवेश गर्नुभएकोमा बहराइनबाट विनोद कुमार सिन्तान कृष्ण केसी लेख्नुहुन्छ अजर अमर गीत कार्यक्रमले एक वर्ष पूरा गरेकोमा शुभकामना प्रकाश सर लगायत प्रविधिमा साथ दिनुहुने सम्पूर्ण टीमलाई किरण विके लेख्नुहुन्छ एउटा सौरभ हो जसले सौगर्भ दुई सय चालिस वर्षको नेपाली इतिहासमा जान्न केही बाँकी नराखेको अर्को प्रकाश आयमी हो जसलाई नेपाली साहित्यको जान्न बाँकी केही छैन यिनीहरू जिउँदा इन्साइक्लोपेडिया त हुन्नै उपलब्ध जिउँदा दुर्लभ मान्छे पनि हुन् यिनीहरूको उचित मूल्याङ्कन चाहिँ अझै नेपाली समाजले गर्न जानेको छैन किरण विकेजी यहाँका सुन्दर पंक्तिको लागि धन्यवाद हामीलाई नेपाली समाजले अवश्य पनि माया गरेको छ त्यो तपाईँहरूको माया नै हामीलाई पर्याप्त छ सुजन पुरीजी लेख्नुहुन्छ congratulation sir yesterday I was thinking whole day about your programme because of our your status now I am so delighted that I don't have any word to express even here in Australia you have made the environment like Nepal छो यो voice in dedication once again thank you very much thank you sir भनेर लेख्नु भएको छ सुजन पुरीले किरण विकेले लेख्नुभएका पंक्तिलाई मैले पुनः दोहोऱ्याएँ अजर अमर सुनिरहँदा सुनेर त्यसैमा भुलिरहँदा मन त मेरो चङ्गा भइजान्छ उनको याद आएर लैजान्छ अमरदीप श्रेष्ठ लेख्नुहुन्छ कार्यक्रम दोस्रो वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई छ कालजयी गीतहरूलाई माया गर्नुहोस् साथै गीतकार संगीतकार अनि गायक गोपाल गोपालेन्दुनका सम्पूर्ण गीतहरू युएसए को कोलोनेल विश्वविद्यालयमा अर्काईमा राखिने भएको खबरले छाती गर्वले फुलेको छ फलेवास पर्वतका अमरदीप श्रेष्ठ जो दक्षिण कोरिया हाल फेन्टेकमा हुनुहुन्छ चन्दा केसी दीपक थारू दिलीप थापा सविता वैदी निर्विक जंग रायमाझी एसएन दाहाल दिल्ली शिवाकोटी केशव शाह विनोद के रिजाल संगीता साक्यका पंक्तिहरू बाँकी नै छन् कलंकीबाट आकाश साक्यले शुभकामना पठाउनु भएको छ भने उनका दाई राजु चित्रकार मार्फत त्यसै गरी जापानबाट हिमालय किचनका पुरूषोत्तम लामिछानेले पनि कार्यक्रम दोस्रो वर्ष प्रवेश गरेकोमा शुभकामना पठाएका छन् पोहोर सालको कार्यक्रमको चौथो गीत थियो नेपाली सुगम संगीतमा तराई प्रदेशको एउटा लवजलाई लिएर नेपाली संगीतमा आएका उदित नारायण झा र सुशीला सुब्बाको स्वरमा त्यो गीत युगल गीत जुन मलाई मन परेर सायद त्यति बेला बजाएको थियो आउँदैछु सँगै जुनेली रातमा आउँदैछु उनसँगै झुनली रातमा पर्खी बासा शीत बनी नसलु पातैमा पर्खी बासा शीत बनी नसलु पातैमा आउँदैछु सँगै जुनली रातमा चाहनाका फुलहरू जब त्यहाँ फुल्ने छन् चाहनाका फुलहरू जब त्यहाँ फुल्ने छन् लाजले पातहरू गए झुक्ने छन् आउँदैछु सँगै जुन रिङ रातमा मनका मिठा भावहरू सुवास भयाउने छन् मनका मिठा भावहरू सुवास भयाउने छन् हवराले हामी दुबईको प्रीतिको कथा गाउने छन् आउँदैछु जुनसँगै जुनले रातमा आउ तिमी सँगै जुनली रातमा शब्दशिल्पी नारायण कुमार आचार्यको शब्दमा दीपक जंगमको संगीतमा उदित नारायण झा र सुशीला सुब्बाको स्वर यो स्वर उदित नारायण झाको भारत प्रवासमा गएर हिन्दी मिसिएपछिको होइन नेपालकै तराईको मलजलमा हुँदाहुँदैको तराईली लवजको नेपाली गीत थियो उनी उनाचालिस सालमा भारत जानुभन्दा अघिको स्वर यो यस गीतलाई यहाँ प्रस्तुत गर्दा गत वर्षको कार्यक्रमलाई सम्झना गर्दा यस कार्यक्रमलाई धेरै किसिमका सहयोगहरू जुटाउनुभयो वरिष्ठ संस्कृति कर्मी चेतन कार्की संगीतकार दीप श्रेष्ठ त्यसै गरी गायक शैलेश सिंह गायक दिवाकर खड्गा यी धेरै मित्रहरूले यो कार्यक्रमलाई आफ्नो किसिमले स्नेह र सम्मान दिनुभयो र गीतकार नगेन्द्र थापाले पनि यस कार्यक्रमलाई आफ्नो किसिमले सहयोग दिनुभयो र सम्पूर्ण नेपाली संगीतका सर्जकहरूलाई पनि आफ्ना राम्रा रचना सुझाव सल्लाह दिनुभएकोमा हार्दिक आभार आजको कार्यक्रमका बारेमा शिशिर पराजुलीले ट्वीटरमा मेन्शन गर्नुभएको छ अजर अमर गीतहरूलाई शुभकामना र सधैँ हामी सबैको मनमा अजर र अमर भएर बस्न सकोस् मुरीमुरी शुभकामना र प्यार भनेर लेख्नु भएको छ गोकुलजी लेख्नुहुन्छ अजर अमर गीतहरू एक वर्ष पूरा गरी सफलताका साथ दोस्रो वर्षमा प्रवेश गरेकोमा सम्पूर्ण उज्यालो युनिट तथा सामी प्रकाश दाजुलाई मुरीमुरी शुभकामना भनेर त्यसै गरिकन प्रवीण मानन्दले पनि शुभकामना व्यक्त गर्नुभएको छ भने मीनराज भट्टले पनि र त्यसै गरी परिपुष्पी लेख्नुहुन्छ पहिलो वर्ष सफलतासँगै पार गरेकोमा बधाई दोस्रो वर्षको पहिलो भाग सुन्दैछु भनेर भन्नुभएको छ यहाँहरू सबैको स्नेह र सम्मानको लागि हार्दिक आभार व्यक्त गर्दै फेरि म फेसबुकबाट केही पंक्तिहरू उदित गर्न चाहन्छु लोक प्रसिद्ध गायक विमल डाङ्गी जो अहिले अमेरिका प्रवासमा हुनुहुन्छ उहाँ लेख्नुहुन्छ मेरो सबैभन्दा मनपर्ने रेडियो कार्यक्रम अजर अमर गीतहरू प्रसारणको एक वर्ष अत्यन्तै गौरवमय क्षणसँगै दोस्रो वर्षमा प्रवेश गरेको छ यसै गरी सबै संगीत पारखीलाई यसै गरी मोहित पार्दै जाओस् थाहा नहुनेलाई सुनाउनु पर्ने अत्यन्तै महत्वपूर्ण कार्यक्रम हो धन्यवाद प्रकाश दाजु अनि सम्पूर्ण उज्यालो टोलीलाई साउलिन श्रेष्ठ जसलाई म सञ्जयका नामले चिन्छु र उहाँ हाम्रा हरेक कार्यक्रमहरूमा हरेक किसिमले सहभागिता जनाउनुहुन्छ लेख्नुहुन्छ मेरो प्रिय कार्यक्रम अजर अमर गीतहरूले आज एक वर्ष पूरा गरेको दोस्रो वर्षमा प्रवेश गरेकोमा रेडियोका उहाँले मलाई एउटा पदवी दिनुभएको छ म क्षमा चाहन्छु त्यो पदवी यहाँ सम्बोधन राख्न चाहन्न यति धेरै सम्मानको म योगी छैन प्राविधिक साथीहरू सबैलाई उज्यालो एफएम अनि यस कार्यक्रमलाई माया गर्नुहुने सम्पूर्णलाई हार्दिक बधाई र शुभकामना भनेर उहाँले लेख्नु भएको छ उहाँले मसँग नब्बे एपिसोडहरू मोबाइलमा रेकर्ड गरेर राखेको छु आज फेरि भाव शून्य भएर सुनिरहनेछु भनेर लेख्नु भएको छ कार्यक्रममा देवेन्द्र मानसिंह लेख्नुहुन्छ गायक देवेन्द्र मानसिंह दाई नमस्ते संगीता साक्य दिदीको भनाईमा सय प्रतिशत सहमति जनाउँदै कार्यक्रम सुन्दैछु शुभकामना दोस्रो वर्षमा प्रवेशको लागि जय अजर अमर गीतहरू भनेर लेख्नुभएको छ तर संगीता साक्यले के लेख्नु भएको छ त्यो पनि पढौं नमस्कार कार्यक्रम दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना अजर अमर संगीतले वर्षौं वर्षसम्म निरन्तरता पाइरहोस् दाईको आवाज निरन्तर सुन्न पाऊ भनेर लेख्नु भएको छ क्षितिज बान्तवा राईका पंक्तिहरूलाई थाँती राख्दै अब अर्को गीत राख्न चाहन्छु बद्री दुर्गा खरेलको संगीतमा बद्री दुर्गा खरेल जो आफै प्रसिद्ध गायक संगीतकार हुन् दुई दाजुभाइ बद्री खरेल र दुर्गा खरेल दुर्गा खरेल गाउँछन् पनि र नोर्देन रूम्बा निकै कम समयमा दिवंगत भएका एक कवि गीतकार जो दार्जीलिङमा जन्मेर हुर्केका थिए नोर्देन रूम्बाको शब्द बद्री दुर्गा खरेलको संगीतमा प्रसिद्ध गायिका दावा ग्याल्मोको त्यो कालजै आवाज शुभका बसेको कति तिमीले गर्नु माया ठुलो सानो न तिमीले गर्नु खुसी तिम्रो फर्काउ आज मूल मै लडे तिम्रो विश्वास पाउन म कति सुतीमा चढे पहिरो गएर छातीमा आज मूल दावा ग्याल्मो हुनुहुन्थ्यो उहाँ यो गीत गाउँदा अहिले दावा ग्याल्मो शेर्पा हुनुभएको छ दावा ग्याल्मोको यो गीत सुनेपछि संगीतकार शान्ति ठटालले सारङ्गी नामक संगीत पत्रिकामा लेख्नु भएको थियो के यस्तो गीत गाउने गायिका फेरि जन्मिएला त के यस्तो आवाज फेरि नेपाली संगीतले पाउला त धेरै वर्ष अघि लेखिएका यी पंक्तिलाई झूट साबित गर्दै एक दिन चलचित्र अभिनेत्री गौरी मल्लले दावा ग्याल्मोको कुनै नयाँ कार्यक्रम युट्युबमा हेर्नुभएछ यस्तो आवाज भएको गायिकालाई अहिले यसरी सुन्नु पर्दा साह्रै दुखी भए दाई भनेर टिप्पणी गरेकी थिइन् दावा ग्याल्मो केही वर्ष अघि काठमाडौँमा आफ्नो कार्यक्रम प्रस्तुत गर्न पनि आएकी थिइन् तर उनलाई नेपाली संगीत समाजमा गायिकाको रूपमा स्थापित गर्नमा सबभन्दा महत्वपूर्ण योगदान वसन्त छेत्री जस्योञ्जन प्यासी कर्मयोञ्जन त्यसै गरिकन नोर्देन रूम्बाको अमूल्य योगदान छ भने रेडियो नेपालबाट आसाम भ्रमणमा गएका कलाकार टोलीले उनलाई छानेर ल्याएको थियो यो इतिहाससँगै अब हामीलाई शुभकामनाको क्रममा धना पौडेल लेख्नुहुन्छ दोस्रो वर्षको हार्दिक शुभकामना प्रकाशजी भनेर उहाँको यो सम्बोधन नै पर्याप्त छ स्नेह र आभारका लागि धन्यवाद धनाजी त्यसै गरी रतन चन्द लेख्नुहुन्छ ढिलै भए पनि कार्यक्रम सुन्दैछु दोस्रो वर्षको पहिलो भागलाई शुभकामना मीनराज भट्टले एउटा गीत चयन गर्नुभएको छ तर हामीले आजको गीत सबै कार्यक्रममा गीत चयन गरिसकेको पोहोरकै गीत भएको हुनाले नयाँ गीत थप्न भ्याएनौ निरन दाई लेख्नुहुन्छ अजर अमर गीतहरू पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हार्दिक बधाई अनि धेरै धेरै शुभकामना प्रेम ओली लेख्नुहुन्छ प्रकाश दाईको मुखबाट पुराना अनि स्वर्णिम दिनको बयान सुन्न पाउँदा म आफू पनि त्यही टाइममा पुगेको कल्पना गर्दो रहेछु थ्याङ्क यू दाई भनेर लेख्नु भएको छ पाँचौं श्रृंखलाबाट अजर अमर गीतहरू बजेको याद भए पनि निरन्तर सुन्नको थालेको अडसाठीौं श्रृंखलाबाट हो र आज दोस्रो वर्षमा प्रवेश गरेकोमा शुभकामना भनेर जी किमजुङले लेख्नु भएको छ सामान्य शर्मा लेख्नुहुन्छ अमर गीतहरूको सुमधुरता पस्कने अजर अमर गीतले वर्ष दिन काटेकोमा हार्दिक बधाई अल्पविराम शर्माका पंक्तिहरू सुन्दर छन् लेख्नुहुन्छ बिर्सिएर फेरि मैले मायालुलाई सम्झिदिएँ सम्झिएर मैले फेरि आफैलाई बिर्सिदिए प्रकाश दाजुको साथमा अजर अमर गीतहरू भनेर लेख्नु भएको छ स्वाभिमान शर्मा लेख्नुहुन्छ ती अमर गीतसँगै सोसेली हाल्ने प्रकाश दाईको स्वर सुन्नका लागि रेडियो बिग्रिएर पनि बाधा परिन सुन्दैछु भनेर सांसारिक जोगीले पनि लेख्नुभएको छ बिर्सिएर मैले फेरि मायुललाई सम्झिदिए यो गीत मलाई जति सुने पनि कम लाग्छ धेरै धेरै धन्यवाद प्रकाश दाई भनेर सालको कार्यक्रममा हाम्रो छैठौं गीत थियो शशीन्द्र गौतमजीको चयनमा दीप श्रेष्ठ अरूणा लामाको युगल स्वर अम्बर गुरूङको संगीत रत्न शमशेर थापाको शब्दमा मनमा तिम्रो झुल्किदिन्छु घाम बनेर लाली छरेर गीत भनेर माया गरेर आँगनमा फुलिदिन्छु चुही बनेर बास थरेर मित भनेर माया गरेर मनमा तिम्रो दिन्छु घाम बनेर दिन्छु फैलिदिन्छु फैलिदिन्छु जुन भएर बतासभरि गुन्जी कार्यक्रमका बारेमा ट्वीटरमा दुईटा मेन्सन गणेश आचार्य र केदार शर्माको केदारजी लेख्नुहुन्छ दुर्भाग्य नेपाली गीतहरूको म ठूलो फ्यान हुन सकेको छैन हिजो आज त झन शब्द शास्तिएका छन् तपाईँले छानेका गीतले भने अलि आशा जगाउँछन् गणेश आचार्य लेख्नुहुन्छ वृहत ज्ञानकोश अजर अमर गीतहरू कति यस्ता कुरासँग साक्षात्करण गर्न पाइन्छ जसबारे पहिले अन्दाज गरिएन शुभकामना गणेश आचार्यका यहाँ यी सुमधुर पंक्तिसँगै आजको कार्यक्रममा अन्तिम गीत बच्चो कैलाशको शब्द संगीत र स्वरमा तर हामीले पोहोर नौवटा गीत बजाएका थियौं एउटा कोली देवीको गीत पनि थियो छिन्नलताको शब्दमा समयको अभावले त्यो गीतलाई आज यसपालि राख्न सकेनौं तर बच्चो कैलाशको गीतसँगै यो यहाँहरूको सम्पूर्ण शुभकामनाको लागि धन्यवाद यो गीतपछि पुनः विदाईको लागि भेट्नेछौं बोलाउन हुन्छ कि हुँदैन तिमीलाई मैले के भन्न हुन्छ कि हुँदैन चन्द्रमा हेरी सम्झनु हुन्छ कि हुँदैन कल्पना गरी कल्पनु हुन्छ कि हुँदैन संसार छरे मैले त भेटिन बादल पारी संसार छरे मैले त भेटिन फुलेको यो वन वैली नझर्ने ठाउँ नै देखिन संसार यही बसाए हुन्छ कि हुँदैन तिमीलाई मैले के भन्न हुन्छ कि हुँदैन मुरारी सिगदेलका पंक्तिहरू हार्दिक शुभकामना अजर अमर गीत मनोरञ्जन सूचनामूलक पनि छ भनेर क्षितिज बान्तवा राई लेख्नुहुन्छ हिजोको कार्यक्रम मैले सुने साँच्चीकै यादगार रहनेछ मेरो मानस पटलमा आजदेखि वर्ष दुईमा यो कार्यक्रम प्रवेश गर्दा धेरै खुशियाली लागिरहेको छ किनकि मैले यो कार्यक्रम मार्फत धेरै नयाँ साथी त पाएँ त्योभन्दा पनि साहित्य संगीत र चलचित्रका आदरणीय व्यक्तिहरू धेरैलाई प्रत्यक्ष साक्षात्कार गर्ने मौका मिल्यो शुभकामना अजर अमर गीतहरू उज्यालो नाइन्टी नेटवर्कलाई क्षितिज भानद्वारा आएका यी पंक्तिसँगै आजको यो कार्यक्रमबाट सन्दीप र यो प्रकाश सामीलाई विदा दिनुहोस् कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज